Yeah, been a long time, been a long time, been a lonely, lonely, long time. Been a long time, been यो मलि कसलाई देखाउनु जाम यो ठुलो संसारमा कसलाई आफ्नो बनाऊ आफ्नैले त धोका दिन्छ यहाँ अरूको के भर तरानी छ भने उडी मेरा सारा रहर मन त सजिलो हुँदो रहेछ बाँच्न गाह्रो आज किन भयो तिम्रो तिमीले भनेका कुरा सम्झना चाहिँ लाग्छ मलाई मेरा खुसी जलाए तिमीलाई आज पनि मेरो कान केवल जुमै आवाज सुन्छ आफ्नो कुर्ता खोज्दै पनि किन मलाई रुवायो जीवनमा फेरि प्रेममा बाँचिन किन बात गरायो जीवनको यात्रामा अचानक बाटोमा साथ छोड्यो मलाई माया गर्ने मलाई किन अन्ततिर मोड्यो समाउन चाहँदै चाहँदै पनि त्यसै बेलायो जहिले साथ दिन्छु भने आज कहाँ हरायो अब यही बिन्ती गर्छु तिमी सदा सुखी रहनु म रोए पनि तिमी सधैँ हाँसी रहनु धोका दियो किन थामेको हात तिमीले छोड्यो किन भन सँगै जिउँछु भने तिमी एक्लै भाग्यो किन साथ छोडी तिमीले जिउँदै मार्यो किन भन रोइरहन्छ मन आज धुरु धुरु किन के गल्ती गरे मैले आज मलाई तिमी भन राम्ररी भन बुझेर भन छिटै मलाई तिमी भन प्रितको नसामा डुबाएर प्रेम गर्न सिकायो कहानी नपाए सारा बल्न तोडिदियो बिना पानीको माछा चाहिँ तर्पिरहेछु म पागल भेजाको नाम सम्बोधित भइरहेछु म तर पनि तिम्रै लागि बाटोमा कुरिरहेछु म

मेरो मुटुको थर्क तिम्रो लागि थर्के जस्तो मेरो हरेक बोलीले तिमी नाम लिए जस्तो नमान ला त्यसरी नचुकाउ तिम्रो नजर नचालो आँखा छु मुटु लाग्ने तिम्रो वधर आऊ मेरो सामु आई अङ्गाल मलाई छु खुसी हुने छैन दुःख तिमीलाई तिम्रो आगमनले जीवनमा बसन्त छाउला हाम्रो जन्मदिनको खुसीमा मिठो गीत गाउँला तिम्रो मुटुको कुनामा बास देऊ मलाई तिमी त हुँ सुम्पिदिनेछु यो जीवन तिमीलाई तिमीसँग भेट नहुँदा वर्षौ चाहिँ लाग्छ किन हो यो मलाई जीवन साथी तिमीलाई नै दिन्छ आऊ मेरो हातमाथि तिम्रो हात देऊ यो संसार मेरो लागि स्वर्ग चाहिँ बनाइदेऊ स्वर्ग चाहिँ बनाइदेऊ Yeah. check it out, yo.